कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा नेपाली जातिलाई जगाउन बिउझाउन र सम्मान दिलाउन अतुलनीय योगदान पुर्याउने नेपाली गीत संगीतका साधकहरूमा समर्पित यो सांगीतिक श्रृंखला अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन हामी दुःखमा छौं कहिलेकाहीँ दुःख हिराभन्दा टल्किने साहस हुन्छ हाम्रो दुःख कहिलेकाहीँ हाम्रै निम्ति एउटा हतियार हुन सक्छ तर हामीले राम्रो कामना गर्नुपर्छ कहिलेकाहीँ त्यो दुःखले नै हामीलाई साहसी बनाउँछ आजको एक सय सत्रौं श्रृंखला साहसका गीतहरूको विशेष चर्चा हुनेछ नेपाललाई वा नेपाली जनतालाई बेला बेलामा अरूले दिने गरेको दुःखका बेला बनेका गीतहरूको कथा हुनेछ आज आजको यो कथाको शुभारम्भ नातिकाजीको संगीत लक्ष्मण लोहनीको शब्द तपाई हामी सबैको हृदयका गायक नारायण गोपालको स्वरबाट सबलाए सुख हो सबको जय हो हसन धरती माता ज्योति जागोस राष्ट्रिय गाथा यति बेला हो देश बिउझने विपत्तिकै बेला हो हामीले आफ्नो अनुहार चिन्ने छरछिमेकलाई चिन्ने कुनै समय नेपालका लागि भारतका राजदूत थिए भगवान साहे, उनका प्रथम सचिव थिए रसगोत्र महाराज कृष्ण रसगोत्र उनले भारतका एक संविधानविद वा भारतमा बनेको संविधानलाई अंग्रेजीबाट हिन्दीमा अनुवाद गर्ने अनुवादक डाक्टर हरिवंश राय बच्चनलाई नेपाल निम्ति आएका थिए ती हरिवंश राय बच्चन आफ्नो आत्मकथामा नेपालका बारेमा यस्तो लेख्छन् ती हरिवंश राय बच्चन जसले भारतको संविधानलाई अंग्रेजीबाट हुबहु हिन्दीमा अनुवाद गरेका थिए विद्यार्थी जीवनमा मेरो मनमा नेपालप्रति ठूलो कौतूहल थियो नक्सामा भारतको उत्तरमा कम चौड़ाई ज्यादा लम्बाई भएको यो देशलाई देखाएर मेरा अध्यापक यो बताउन कहिल्यै भूल्दैनथे नेपाल एक स्वतन्त्र देश हो नेपाल एक स्वतन्त्र देश हो र हाम्रो गुलामीको दिनमा पनि हामी बेलायतको गुलाम भएको दिनमा पनि यो कल्पना गर्दा मनमा एक प्रकारको हर्ष हुन्छ कमसे कम हाम्रो छिमेकी देश नेपाल त एउटा स्वतन्त्र देश हो नेपालमा त्यस्तो कुनै एउटा ऐतिहासिक शक्ति अवश्य छ जसले गर्दा हाम्रो लम्बा चौडा देश अंग्रेजसँग हार्दा पनि नेपालले आफ्नो आजादीको झण्डा उच्चा राख्यो घर छिमेकमा नेपालको चर्चा हुँदा एउटै कथा सुनिने गर्छ पशुपतनाथको मन्दिरमा पारस पत्थर छ जहाँ छोएपछि छुवाएपछि फलाम सुन बन्छ यदा कदा पशुपतनाथका तीर्थयात्रा गरेर आएका धर्मात्माहरू यो कथा हामीलाई सुनाउने गर्छन् नेपालको राजा वास्तवमा पशुपतिनाथ भगवान नै हो यी धेरै प्रसंगहरू हरिवंश राय बच्चनले गर्वका साथ लेखेका छन् आफ्नो आत्मकथा बसेरेसे दूरमा मैले पृष्ठ दुई सय पाँचबाट यो कुरा साभार गरे हरिवंश राय बच्चनले नै संविधान अनुवाद गर्दा भारतको संविधानको धारा एक्काउन्नमा उल्लेख गरेका पंक्ति पनि यहाँ चर्चा गरेका छन् भारतको संविधानको एक्काउन्नमा लेखिएको छ सार्वभौम सम्पन्न छिमेकी राष्ट्रमाथि कुनै पनि प्रकारको हस्तक्षेप बाधा पुर्याइने छैन त्यसो गरिएमा त्यो असंवैधानिक कदम हुनेछ आज भारत त्यही एक्काउन्न धारालाई कुल्चेर असंवैधानिक राष्ट्रका रूपमा विश्वमा चर्चित भइरहेको छ छिमेकी त हाम्रो हो तर कहिलेकाहीँ छिमेकी पनि शत्रु जतिकै प्यारो हुन्छ त्यस्तो शत्रुलाई हामीले सधैँ दायाँ राखेर माया गर्नुपर्छ तिनका फूलहरू हामी किनिदिन्छौं तिहारमा तिनका मिठाईहरू किनिदिन्छौं हामी तीजमा तिनका लाखौं लाख करोडौं करोड़का साड़ीहरू किनिदिन्छौं हामी तीजको त्यौहारमा त्यस्तो प्यारो शत्रु त्यस्तो प्यारो छिमेकीलाई हामी सधैँ दायाँ राखौं र भलो चाहना गरौं गोपालञ्जनको शब्द संगीत र स्वरमा बाया हाथ मरा के सारा दुख खिलाए दाया हाथ मरा के अनि जोडी दुई हाथ मेरो भगवान् तिमीलाई गर्ने तिमीले दिएको सब थोक छ भगवान खुसी देव आशो मंजूर छ भगवान तिमीले को, सब थोक छ भगवान जब सम्मद के यही कर तब समय फैलाना जब एक दिन बाया हाथ मारा चारा दो खिलाए दाया हाथ मारा सारा शत्रुला बाया हातमा राखे सारा दुखीलाई दाया हातमा राखे मेरा शत्रुलाई यो नेपालीको पहिचान हो नेपाली यसरी नै आफ्नो साहस देखाउँछन् मैले फेरि दोहोऱ्याए भारतको संविधानलाई अनुवाद गर्ने कवि डाक्टर हरिवंश राय बच्चनको आत्मकथा बसेरे से दूरको यो आत्मकथाको एक अंश पृष्ठ दुई सय पाँचबाट यो हिन्दीमा लिखित पुस्तकबाट मैले साभार गरेको छु हिन्दी अहिले नेपालको पनि एउटा प्रान्तीय भाषा हो वा हाम्रो विभिन्न प्रान्तमा बोलिने भाषा हो उनले लेखेका छन् म हिन्दीमा यसलाई भाषण गर्न चाहन्छु विद्यार्थी जीवन से मेरे मन में नेपाल के लिए कुतूल था नक्शे पर भारत के उत्तर में कम चौड़े ज्यादा लंबे इस देश को दिखाकर हमारे अध्यापक ये बताना न भूलते थे कि नेपाल एक स्वतंत्र देश है और अपनी गुलामी के दिनों में ये कल्पना करने में मन में एक प्रकार का हर्ष होता था कि नेपाल में कुछ ऐसी शक्ति तो होगी जब अपना लंबा चौड़ा देश भारत अंग्रेजों से पराजित हो गया था तब नेपाल ने आजादी का झंडा ऊंचा रखा था घर मोहल्लों में नेपाल की चर्चा चलने पर यह किम्बदंती भी सुनाई देती थी कि पशुपतिनाथ के मंदिर में पारस पत्थर है जिसे छुलाने से लोहा सोना बन जाता है यदा कदा पशुपतिनाथ की तीर्थयात्रा से लौटे धर्मात्मा लोग अतिशयोक्तियों में वहां का वर्णन करते थे नेपालका धेरै वर्णन गरेका छन् डाक्टर हरिवंश राय बच्चनले एक विद्वानको कलमबाट लेखिएको यो पंक्ति कुनै एउटा प्रधानमन्त्रीले गरेको उलुल जुलुल भाषणको अंश होइन यो कहिले बुद्ध नेपालमा जन्मेको भन्ने कहिले अर्को मुलुकमा गएर बुद्ध भारतमा जन्मेको भन्ने कुनै एउटा अपभ्रंशित प्रधानमन्त्रीको मन्तव्य पनि होइन तर यो विशुद्ध एउटा कविको भाषा जसले त्यति बेला देखेको नेपालका बारेमा एघार बाह्र पृष्ठमा चर्चा गरेका छनृ नेपालको स्वतन्त्रतालाई सम्मान गर्ने यी पंक्तिहरूले हाम्रो इतिहासलाई जगाउँछ राणाकालका अन्तिम प्रधानमन्त्री मोहन शमशेर भारत जाँदा उनले गरेको एउटा दृश्यलाई सम्झना गर्न सकिन्छ मोहन शमशेर उलिङ काठमा चढेर मान्छेमा चढेर टाँगा चढेर वीरगंज हुँदै त्यहाँबाट हवाई जहाजमा दिल्ली पुगे उनको विमान दिल्लीमा रोकियो तर उनी विमानबाट ओर्लिनन् स्वतन्त्र हिन्दुस्तान भएको बेलाका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू अल्मलिए उनी यसकारण हवाईजहाजबाट ओर्लिनन् उनले भने म श्रीतिन महाराज हुँ र मलाई साई सलामी चढ़ाइनुपर्छ हतार हतार त्यहाँ सलामीको व्यवस्था गरियो र उनी बल्ल भर्याङसम्म आए भर्याङबाट फेरि उनी तल नओर्लिएपछि जवाहरलाल नेहरूको पसिना छुट्यो फेरि सोध्न पठाए के भयो किन ओर्लिनन् मोहन शमशेर उनले भने म प्रधानमन्त्री हुँ एउटा अलगै राष्ट्रको प्रधानमन्त्री मलाई रातो कार्पेट ओछ्याइनुपर्छ फेरि पण्डित नेहरू रातो कार्पेटका लागि दौडिए यी धेरै महत्व बोकेको एउटा राष्ट्रको एउटा आफ्ना गरिमामय इतिहासमा हामी भारतकै इतिहासलाई पनि हेर्न सक्छौं भारतलाई कहिलेकाहीँ मात्र होइन धेरै पटक धेरै मुलुकले धोका दिएको छ उसको आफ्नै चरित्रले गर्दा भारत टुक्रिने बेला जिन्ना र नेहरूको वार्ता भयो सिमलाको हाउसमा सिमला हाउसमा जुन अहिले अल इण्डिया साइन्स इन्स्टिच्यूट नामको भवन बनेको छ जिन्नाले वार्ता गर्दै गर्दा भित्रबाट फेरि प्रस्ताव राखे म निस्किँदा अलगै राष्ट्र लिएर निस्किँदैछु त्यसकारण मलाई नेहरू निस्केको ढोकाबाट निस्किनु छैन मेरो लागि अलगै ढोका बनाइयोस् र रातारात जिन्नाले आफ्ना निम्ति सिमला हाउसमा अर्को ढोका बनाउन लगाए ती थिए जिन्ना जसले भारतका प्रथम प्रधानमन्त्रीको विश्वास गरिनन् भारतको राष्ट्रगानका निम्ति प्रस्तावित भएको गीत थियो सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा त्यो गीत लेख्ने कवि थिए मोहम्मद इकबाल मोहम्मद इकबाल स्वयंले हिन्दुस्तानी हुनुमा गर्व गरेनन् र उनले अर्कै एउटा राष्ट्रको नाम कल्पना गरे त्यो राष्ट्रको नाम थियो पाकिस्तान र भारतको राष्ट्रगान लेख्ने मोहम्मद इकबालले पाकिस्तान नामको देशको कल्पना गरेर अर्कै देशलाई जन्मायो बाध्य भएर भारतवासीले एउटा नेपालीले संगीत गरेको राष्ट्रगान जनगण मनलाई राष्ट्रगानको रूपमा पारित गर्न पर्यो यस्ता धेरै इतिहाससँग हामी हाम्रो छिमेकीसँग जोडिएका छौं त्यो छिमेकीको सम्झनामा अहिले हाम्रा विद्यार्थीले हाम्रा चेलाचेलीले हाम्रा साहसी पर्यटकले यात्रुले वा हाम्रा बहादुर प्रहरी सेनाले गरिरहेको यो गर्वको प्रतीकका रूपमा रहेको एउटा गीत गोपाल शब्द र संगीतमा मीरा राणाको स्वर संसार प्रसिद्ध नेपाली जाति जसले हरेक मुलुकको रक्षा गर्न मैदानमा उभिन्छ त्यो चाहे बेलायत होस् त्यो चाहे भारत होस् त्यो संसारको कुनै पनि मुलुकलाई रक्षा गर्न रक्षकको रूपमा नेपाली जहिले पनि मैदानमा उत्रिन्छ फरक यति मात्र हो हाम्रो छिमेकी मुलुकका मान्छेहरू पनि अरू देशको सेवा गर्न जान्छन् रेलवेमा ढुङ्गा ओछ्याउन वा त्यो मुलुकको खाली सिसी पुरानो कागज उठाउ तर हामी त सधैँ नै देशको सीमाना रक्षा गर्न जाने जातिमा पर्छौं आज धेरै युवाहरूले नेपालमा भइरहेको यो भारतीय आक्रमण वा नाकाबन्दीका बारेमा कुनै समाचारले लेखिएन भन्ने कुराको आक्रोश पनि पोखेका छन् तर म एउटा विश्व प्रसिद्ध कवि ल्याटिन अमेरिकी कवि सेसारे भाइखो र पाब्लो निरुदापछि सबभन्दा चर्चित मानिने कवि आर्नेस्टो कार्डिनालको एउटा कविता भाषण गर्न चाहन्छु जुन यसै वर्ष लेखिएको कविता हो तपाईँ आफ्नो सेलफोनमा कुरा गर्नुहुन्छ गरिरहनुहुन्छ गर्दै जानुहुन्छ अनि हाँस्नुहुन्छ आफ्नो सेलफोनमा यो थाहा नै नपाइकन हाँस्नुहुन्छ यो कसरी बनेको थियो अनि यो त अर्कै कुरा हो यसले कसरी काम गर्दैछ तर यसले तपाईँलाई के फरक पार्छ र दुःखको कुरा त यो पो छ तपाईँ जान्नुहुन्न जसरी मलाई पनि थाहा छैन कि कङ्गोमा मृत्यु भएका कैयौं छन् धेरै मान्छे मरेका छन् कङ्गोमा हजारौं हजार यो सेलफोनका कारणले ती मृत्युका मुखमा जान्छन् कङ्गोमा तिनको पहाड़मा कोल्टन हुन्छन् सुन र हिराका सिवाय कोल्टन हुन्छन् जुन काममा आउँछन् सेलफोनका कन्डेन्सनहरूमा खनिजहरूमा कब्जा गर्नका लागि बहुराष्ट्रिय निगम छिडिरहन्छन् एक अन्तहीन लड़ाई पन्ध्र सालमा पचास लाख मृतक अनि ती चाहँदैनन् यो कुरा अरूलाई थाहा होस् विशाल सम्पदावाला देश जसको आबादी गरीबीसित त्रस्त छ दुनियाँका अस्सी प्रतिशत कोल्टनका भण्डार छन् कंगोमा कोल्टन त्यहाँ लुकेर बसेको छ तीस हजार लाख वर्षदेखि कोल्टन त्यहाँ लुकेर बसेको छ तीस हजार लाख वर्षदेखि नोकिया मोटरोला कम्पाक सोनी किन्छन् कोल्टन अनि पेन्टागन पनि न्युयोर्क टाइम्स कर्पोरेसन पनि यसको थाहा अरू कसैलाई दिँदैनन् तिनीहरू चाहँदैनन् कि युद्ध खत्तम होस् ताकि कोल्टन हत्याउन सजिलो होस् सातदेखि दस वर्षसम्मका बच्चा निकाल्छन् कोल्टन किनकि सानो पालमा सहजै पस्छन् तिनको शरीर पच्चीस सेन्ट दैनिक जालादारीमा अनि हुलका हुल बच्चाहरू मर्छन् कोल्टन पाउडरका कारण या चट्टानमा चोट पार्दा तिनको टाउकोमा ढुङ्गा खस्दछ अनि मर्छन् तिनीहरू न्युयोर्क टाइम्स पनि चाहँदैन यो कुरा अरूलाई थाहा होस् अनि यसरी नै अज्ञात रहन्छ बहुराष्ट्रिय कम्पनीहरूको यो संगठित अपराध बाइबलमा चिनाइएको छ र भनिएको छ सत्य र न्याय अनि प्रेम र सत्य अनि त्यो सत्यको अस्तित्वमा जो हामीलाई मुक्त गर्दैछ सामेल छ कोल्टनको सत्य पनि कोल्टन जो तपाईँको सेलफोनभित्र छ जसमा तपाईँ कुरा गर्नुहुन्छ तपाईँ हाँस्नुहुन्छ सेलफोनमा कुरा गर्दा गर्दै मरिमरि हाँस्नुहुन्छ एक दिन त प्रहर हुन्छ ढाल पर्छ छाती बाते कुन हो झुटा कसले भन्न सक्छ सबै छन् छत्म भेषमा कसले कसलाई चिन्छ विपतको बेला भ हुन्छ कसको साथी एक दिन त प्रहार हुन्छ ढल्नु पर्छ छाती विपदको बेला को हुन्छ कसको साथी एक दिन त प्रहार हुन्छ ढाल हुनुपर्छ छाती रुवासे हुनुभन्दा निष्ठुर हुनु जाति हामीलाई तिमीले यो दिएनौ हामीलाई तिमीले यो गरेनौ भनेर हाम्रा नेताहरू अब प्रधानमन्त्री हुने दौड़मा त्यहाँ नजाउन् जहाँबाट हामीलाई यत्रो अपमान बेला बेलामा हुने गर्छ कमलो पाउमा नै काँडाले डस्छ मान्छेकै त कथा हो मान्छेले नै मान्छेलाई डस्छ अम्बर गुरूङ भन्दै थिए नेपाललाई भारतका प्रधानमन्त्री राजीव गान्धीले नाकाबन्दी गरेको बेला बनेको एउटा गीतमा त्यति बेला नारायण गोपाल नाति गाजी शिवशंकर अम्बर गुरूङ फतेमान कमला श्रेष्ठ सबै सिमाना सिमानामा गएर गीत गाउन नेपाललाई जगाएका थिए त्यति बेला जागेको नेपाल त्यति बेला जगाइएको नेपालले त्यति बेलाका प्रधानमन्त्री मरिचमान सिंहलाई पनि हिम्मत दिएको हुनुपर्थ्यो सायद त्यति बेलाका नेताले कलाकारको महत्व वा बानी पुत्र बानी पुत्रीको सुरको महत्व बुझेका थिए कहिले काहीँ त हुन्छ यस्तो पनि धेरै सम्मान दिए जस्तो लाग्छ तपाईँलाई पाहुना बढाएर बोलाउँछ तर सधैँ सम्मान दिन जान्दैन छिमेकीले कहिलेकाहीँ यदि इण्डियन आइडलमा प्रथम भएकै कारणले सबैलाई मञ्चमा बोलाइन्छ त्यहाँ टेलिभिजनमा भने त्यही दार्जीलिङको प्रशान्त तामाङलाई किन बोलाइँदैन साँच्चै तपाईँलाई त्यसरी नै उचालेर भारतले त्यहाँ पुर्याएको हो भने एकपटक बिउजनुहोस् तपाईँहरू यो भारत त्यस्तो मुलुक हो जो तपाईँलाई जहाँ पनि पुर्याउने बाचा गर्न सक्छ हाम्रा तेन्जिङ नोर्के शेर्पालाई उनले किनेका होइनन् र जसका निम्ति हामीले गीत गायौं गीत बनायौं त्यहीँको हुनलाई वा त्यहीको बन्नलाई तपाईँ कहिलेकाहीँ मन गाउन तयार हुनुपर्छ प्रशान्त तामाङ र उदित नारायण झाको फरक त्यहीँबाट देखिन्छ र नेपालको अहित चिन अहित चाहने हरेक सन्दर्भमा पनि ती चाहे वल्लभ भाइ पटेल हुन् जसले हैदराबाद हाउसमा घोषणा गरेका होइनन् र अब नेपाल हामी खान्छौं भनेर त्यही रात उनलाई एक झट्काले लगिन् नै राजीव गान्धी होइनन् जसले मेघालयबाट नेपाली खेदिएपछि दिइएको मन्तव्यमा नाकाबन्दी गरेका तिनै राजीव गान्धीलाई श्रीलंकामा गारदले सलाम चढ़ाउने क्रममा एउटा नौसेनाका हवलदारले राइफलको नोलले प्रहार गरे यहाँको चोट त्यहाँ भोगे उनले यो कता कताबाट अप्रत्यक्ष रूपमा यो बेला बेलामा नेपालको एउटा शक्तिले काम गरिरहेको हुन्छ तर तपाईँहरू इण्डियन आइडल पनि बनाउनुहुन्छ र मञ्चमा राख्न पनि सक्नुहुन्न अनि हाम्रा साना साना मान्छेलाई नाराबाजी गर्न लगाउनुहुन्छ यो खेल कहिलेसम्म कतिसम्म प्रश्न हाम्रै निम्ति पनि एउटा गजबको प्रश्न भएको छ तर दावा घ्याल्मोको स्वर मनबहादुर गुरूङको शब्द अशोक राईको संगीतले यो प्रश्नको उत्तर पनि दिन्छ गीताङ्गे दाई Sarah. यही बेला हो हामीले देशको माटोलाई माया गर्ने यही बेला हो हामीले हाम्रो आफ्नो अनुहारलाई चिन्ने को पराई को आफ्नो यति बेला नै हो जान्ने गल्ती भएका होलान् लेखिएका कुरामा संविधानमा ती सबै सच्याउने अवसर अझै पनि बाँकी छन् भीमराव आम्बेडकरले कहिल्यै लेखिएको भारतको संविधान दुई हजार सातसम्म पनि सच्याइँदैछ उन्नाइस सय छयासी पछि आठौं अनुसूचीमा नेपाली भाषालाई अन्तर्भुक्त गरिँदैछ यति धेरै काम ढिलो भारतले गर्नुहुन्छ भने नेपालले किन गर्नुहुँदैन त्यसैले त गोपाल प्रसाद रिमालले उही बेला लेखे यो जन्मदै जगतमा कैयौं प्रहार आए साम्राज्य दुई हारे हारे न सान हाम्रो यो जन्मदै जगतमा कैयौं प्रहार आए साम्राज्य दुई हारे हारे न सान हाम्रो अहिलेका हाम्रा नेताले यही गीतलाई पनि एउटा राष्ट्रिय भावले आत्मसात गर्न सकेको भए तपाईँलाई यति हेप्ने थिएन कसैले आजको यस कार्यक्रममा भनिएका कुरा आजको यस कार्यक्रममा गरिएका टिप्पणी मात्र होइन सड़कमा गुन्जिएका कुराहरूले पनि के बताउँछ भने अब हरेक नेपाली पेट्रोल बिना पनि हिँड्न तयार छ अब हरेक नेपाली यही दुःखमा पनि बाँच्न तयार छ तर संसारमा कुनै पनि त्यस्तो दुःख छैन जुन भोग्न नसकियोस् हरेक दुःख भोग्न सकिन्छ यति हो तपाईँमा संयम र साहस चाहिन्छ नभए नारायण गोपाल किन यसो भन्थे अरू नसिब खुल्छ हिमचुलीको सुन्तल चलाउनु नुन दिएर सुन लिनु सुनले ढुकुटी भर्नु सुन भनेको देशको धन हो हेर फिरङ फिरङ्गीले फस्ल्याङ फुस्लुङ गर्ला स्वर सम्राट नारायण गोपालको यो गीत उनको हृदयबाट गुन्जिएको हो यी तीनै स्वर सम्राट नारायण गोपाल हुन् जसलाई दुई हजार छयालिस साल जेठ आठ गते प्रज्ञा प्रतिष्ठानको मञ्चमा हिन्दी गीत गाऊ भनेर फरमाइश गर्दा उनले एक वाक्य भनेका थिए हिन्दी गीत त मरे पनि गाउँदिन ती थिए हाम्रा नारायण गोपाल आज हिन्दीमा शपथ ग्रहण गर्न चाहने मान्छे पनि छन् यो मुलुकमा तर ती नारायण गोपालले प्रज्ञा प्रतिष्ठानको मञ्चबाट हिन्दीमा त मरे पनि गाउँदिन भने तर त्यही हिन्दुस्तानलाई चीनले हमला गर्दा सन् उन्नाइस सय अडसाठीमा सियान लड़ाईमा जब चीनले इण्डियालाई हरायो त्यति बेला हिन्दीमा कविता लेखदेख नेपालीले इण्डियाको साहस बढायो हिमालयकी ललकार कविता लेखेर ती थिए गोपाल सिंह नेपाली गोपाल सिंह नेपालीले भारतका सेनाको आत्मबल बढाउन हिन्दीमा कविता लेखे हिमालय के ललकार भनेर चीनको बदलामा कविता लेखे ती गोपाल सिंह नेपालीलाई भारतले के दियो रिक्सा तानेर जिन्दगी बिताए उनले अहिले उनको सय वर्षको जन्मशतीमा बल्ल उनले भारत सरकारले उनको नाममा एउटा सानो राजमार्ग बनाइदियो ठूलो हृदयको विशाल भारतले एउटा हिन्दुस्तानको सेनाको साहस बढ़ाउने एउटा राष्ट्र कविलाई दिन सक्ने सम्मान एक सय चौध किलोमिटरको बाटो मात्र बन्न सक्यो यदि हामीले साँच्चै नेपाली भएर बाँच्नु छ भने यति नै बेला हो छिमेकीलाई राम्रोसँग चिन्ने छिमेकीलाई चिन्नुभन्दा पहिला हामीले आफूलाई चिन्नुपर्छ र नेपाली भएर बाँच्न सक्नुपर्छ प्रकाश श्रेष्ठको स्वरमा यो गीतलाई आत्मसात गरौं बच्छ गर्भसाथ दुई हाते जोडिने भए जोडने नेपाल तो पारी पवित्रयो धरतीको बाचा नेपाल यो तातो रगतले बाचा नेपाली हो भने तिमी बोका नेपाल तो धडे कनमा साँच नेपाललाई नेपालकै माया गर माया लाग्छ भने नेपालकै निम्ति मर पछ भने बाँच्नु नै छ यदि भने नेपालीको गर्वगाथालाई नरेन्द्र मोदीले तालीले यहाँ भाषणमा सुनाए भारतका एक सेना प्रमुख जर्ज म्याक्ने शाहले भनेको कुरालाई उनले उद्धित गए मृत्युसँग कोही डराउँदैन भन्छ भन्छ भने कि त्यो पागल हुनुपर्छ कि त्यो गोर्खा हुनुपर्छ म्याक्ने शाहको यो भनाईलाई उनले बारम्बार घोषणा गरे म्याग्ने शाहको एक भनाइले होइन भारतको कैयौं लडाईमा नेपाली मरेका छन् वा नेपालीले भारतलाई बचाएका छन् त्यो चाहे कारगिलको लड़ाईमा ललित सुब्बा होस् वा भारतका अन्य लड़ाईमा चन्द्रवीर गुरूङको कुरा होस् भारतको राष्ट्रगान जनगण मन बनाउनमा श्रीराम सिंहको कुरा होस् वा स्लम डग मिलिनियरमा एआर रमनले प्रयोग गरिएको गीत दर्शन देव ए भगवान गीतका प्रयोगता गीतकार गोपाल सिंह नेपालीको कुरा होस् वा मुम्बईको शिवसेनालाई बचाउने केटी थापाको कुरा होस् वा मुम्बईको प्रहरी प्रमुखमा रहेका ललित दुधराजको कुरा होस् वा भारतका पुलिस इन्सपेक्टर मधुकर झेण्डेले दुई पटक पक्रेर भागेका चाल स्वराजलाई थुन्न सक्ने नेपाली प्रहरीलाई भारतले कसरी चिन्छ यो अर्कै कुरा हो तर यो पहाड़ी मुटुले बनेको यो जिब्रोलाई कहिले काहीँ लटपटाउन खोज्दा भारतले धेरै पटक अन्याय सहन परेको छ भारतले धेरै पटक आपत पर्दा चाहे त्यो इन्दिरा गान्धीको हत्या उनका विश्वासिला सेना प्रमुख सेनाका सेना सेनाहरूले गरेपछि चाहे त्यो बेयन्त सिंह र लखन सिंहले उनको हत्या गरेपछि नेपाली सेनाप्रति उनले विश्वास गर्नु परेको छ को छ भारतको सेनामा पहाड़ चढ्न सक्ने बहादुर सेनाहरू नेपाली सिवाय यो त बारम्बार भारतले नै भन्दै आएको छ तर हाम्रो विश्वासलाई कहिले काहीँ दोहा दिँदा चित्त अवश्य दुख्छ यति मात्रै हो गोपालजुनको शब्द संगीत र स्वरमा यो गीत बनेको छ पहराले यो मेरो बगेको छ छहरा रागात्मा मेरो पखेरुमा जल्ने तातुरामा खेल्ने म झुक्कै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो भोलि सोमबारको सवा नौ बजीसम्म हामीलाई बिदा दिनुहोस् you. कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज